भिजन भेट लिएर आज म मदन भण्डारी उपस्थित भइसकेको छु श्रोता रेडियो भिजन एकानब्बे दशमलव छ मेगार्समा तपाईँले भिजन भेट हरेक मङ्गलबार नौ बजेको समाचारपछि दस बजीसम्म सुन्न सक्नुहुन्छ प्रविधि संयोजनमा कविता श्रेष्ठजी हुनुहुन्छ हामी भिजन भेटमा हरेक साता कला तथा साहित्यसँग जोडिएका व्यक्तिसँग कुराकानी गर्नेछौँ आजको व्यवसायमा भिजन भेटमा आफ्नो कोसेले लिएर आउनुभएको छ गायक श्रीकृष्ण लोइटेल मोरङ सलकपुर उहाँको मूल घर हो चौसठी सालदेखि उहाँ झापाको बिर्तामोडमा बस्दै आइरहनु भएको छ उहाँको अहिलेसम्म इटहरी डट कम मर्चुकी क्या हो मलाई के भएको बोकेदारी बोकु लवस्तरो कलियुग बोकेदारी दुई बब्लु रावण जस्ता एल्बम बजारमा आइसकेका छन् एवा किन्देऊ न भटभटे बाँके बर्दिया मुखमा हान्नु जस्तो साली कमला रावण आयो बुलेटमा तेरो बाउ थोते डल्लेकी बहिनी जस्ता दर्जनौँ चर्चित गीत उहाँका रेकर्ड भइसकेका छन् बिर्तामोडमा विगत एघार वर्षदेखि श्रीमती रिङ्कु लुइटेल र छोरी सृष्टि लुइटेलसँग जीवन सुखमय बिताइरहनुभएका श्रीकृष्ण लुइटेलसँगको आजको बलाकुसारी तपाईँहरू समक्ष के भेट लिएर आउनुभएको छ भिजन भेटमा उहाँसँग कुराकानी गरौँ श्रीकृष्णजी कार्यक्रम भिजन भेटमा तपाईँलाई स्वागत छ धन्यवाद सर थोरै बिसन्जो हुनुहुन्थ्यो तर पनि कार्यक्रम भिजन भेटमा आफ्नो समय दिनुभएको छ तपाईँलाई शीघ्र स्वास्थ्य लाभको कामना पनि गर्छु म र सोझै कुराकानीतर्फै लिएर जान चाहन्छु हाम्रो कार्यक्रम एकदमै छोटो छ अनि छोटो कुराकानीमा हामी धेरै नै कुराकानी गर्नेछौँ सुरुमा मलाई तपाईँसँग जान्न मन लागेको तपाईँ नामकोबाट सोखिन मान्छे अब अहिले पो युट्युबको जमाना आयो भिडियोको जमाना आयो सुरु सुरुमा अडियो क्यासेटहरू बजारमा स्यापस्याप्टी पाइन्थ्यो लाखौँ लाख बिक्री हुन्थे तपाईँको सुरुमा अडियो क्यासेट बाहिर आउँदाखेरि श्रीकृष्ण नुनतेल त्यसलाई चट्ट काटेर लुइटेल लेखे हुन्थ्यो होइन थोरै सम्झिनुहोस् त त्यो समयलाई त्यो किन नुनतेललाई चाहिँ काटेर लुइटेल भयो होइन यस्तो थियो त्यतिखेर साँच्चै भन्नुपर्दा चाहिँ मैले अहिलेसम्म त्यसरी भनेको थिइनँ के थियो भने लुइटेललाई जिस्काइन्थ्यो लुइटेल कम थिए ए हजुर हजुर कम्ती भन्नाले लुइटेलहरू हुनुहुन्थ्यो तर ठाउँ ठाउँमा हुनुहुन्थ्यो तर लुइटेलले यसरी नाम कमाएको नाम कमाउने ठाउँमा आउनुभएको लुइटेलहरू हुनुहुँदैन थियो मान्छेले लुइटेललाई लुइँचे भनेर जिस्काउँथे ओ लुन्तेल भनेर जिस्काउँथे र एकजना लुइटेल हुनुहुन्थ्यो त्यति बेला शिक्षा मन्त्री हुनुहुन्थ्यो उहाँले पनि उपाध्याय भनेर लेख्नुभएको थियो आफ्नो थर लेख्नु भएको थियो हजुर हजुर अनि त्यस कारणले पनि मान्छेले लुइटेल भन्ने थर छ लुइटेल भनेको चाहिँ एउटा थर हो लुन्टेल भनेको चाहिँ एउटा यसको पनि गोत्र छ भनेर थाहा नभएको कारणले हामीले के थरी भन्दा लुइटेल भन्दाखेरि ओइ नुनतेल हजुर अप्ठ्यारो लाग्दो रहेछ ए हजुर हजुर भोलिपल्टदेखि ओ श्रीकृष्ण नुन्तेल के अरे तिम्रो थार <laughs> हजुर हजुर अनि मलाई चाहिँ त्यो कुराले मेरो एकदम दिमागमा बसेको थियो मैले मेरो लुइटेललाई कसरी हाइलाइट गर्ने लुइटेल भन्ने पनि एउटा थर हो यो पनि कौशिक चाहिने ऋषिका सन्तान हुन् कौशिक गोत्रीय हो भनेर मैले चिनाउनलाई मेरो दिमागमा निकै मैले भरपुर जोर गरे पछाडि मैले एल्बमको बेलामा हजुर हजुर नुन तेल लेखेर मैले काटेको हुन्थेँ ए हजुर हजुर र त्यसको पछाडि लुन तेल लेखेर राइट पारेको हुन्थेँ मतलब श्रीकृष्ण नुन तेल होइन म श्रीकृष्ण लुइ तेल हो अगाडि पहिले क्रस कट्टी हुन्थ्यो पछाडि तेलमा चाहिँ राइट हुन्थ्यो मैले त्यसरी गरेको खासमा चाहिँ अब यो तपाईँको चाहिँ नि म अहिले नाममै छु तपाईँबाट मैले सुरुमा पनि भनेको थिएँ नामको चाहिँ सोखिन मान्छे अहिले अब सामाजिक सञ्जालमा सर्च गऱ्यो भने पूर्वको सम्राट श्रीकृष्ण लुइटेल लेखा हुन्छ यो पूर्वको सम्राट फेरि कसरी आयो अगाडि होइन पूर्वको सम्राट भनेर यो कसरी जोडियो भने साथीभाइहरूले हाम्रै मिल्ने हजुर आफ्नै चाहिने ग्रुपका साथीहरू जहाँ सङ्गीत गरौँ तपाईँ त यहाँको चाहिँ चाहिँ एउटा सम्राटै हो भनेर उहाँहरूले तपाईँ लेख्नुहोस् पूर्वको सम्राट भनेर लेख्नुहोस् केही फरक पर्दैन भनेर उहाँहरूले जोड गर्नुभयो तर मैले धेरै सोचेर म पनि किन लेख्न बाध्य भएँ भने काठमाडौँ छोडेर दस एघार वर्षमा पूर्व बसेँ हजुर तर म सम्राट हुन बसेको होइन यदि सङ्गीतमा यहाँ पूर्वै बसेर पूर्वैतिर चाहिँ कोही सम्राट छु भनेर यदि आयो भने भोलि फेरि त्यो पनि हटाइदिन्छु अब यसरी बुझौँ न जसरी हरेक गायक कलाकारहरू लेखकहरू या विभिन्न औदाका मान्छेहरूको गन्तव्य जुन काठमाडौँ हुने गरेको छ अनि काठमाडौँ पुगेर मात्रै आफूलाई स्थापित गर्न सकिन्छ भन्ने एउटा मानसिकता छ त्यो मानसिकताबाट टाढा रहेर श्रीकृष्ण लुइटेलले पूर्वमा बसेर आफ्नो जिल्लामा बसेर ठाउँमा बसेर पनि यो किसिमको छाप छोड्न सकेको छ है र त्यो छापको चाहिँ एउटा नाम हो पूर्वका सम्राट यसरी बुझौँ त्यसरी पनि बुझौँ फेरि यो कसरी आयो भन्ने कुरो मलाई पनि सुरु सुरुको बेला थाहा भएन साथीभाइहरूले भन्नु चाहिँ हुन्थ्यो तर प्रोग्राममा जाँदाखेरि त्यो मलाई त्यो बोलाउने मेलो मेसो नै आउँदै हुनुहुन्छ अब पूर्वका सम्राट ए हजुर हजुर सुरु भयो एक ठाउँ दुई ठाउँ तिन ठाउँ चार ठाउँ पाँच ठाउँ सबैतिर भएपछि चाहिँ ठिक छ सबैले चाहिँ स्वीकारेर त भन्नुभएको होला ठिक छ अब त्यो म पनि राख्छु उहाँहरूको सजिलोको लागि उहाँहरूले आखिर भन्नुभएको छ उहाँले सम्मान दिनुभएको छ मैले किन नराख्ने भनेर मैले राख्नु अब यहाँ नामकै कुरा भइरहेछ अब हिजो आज तपाईँको जुन युट्युबहरूमा भिडियोहरू आएको छ नि तपाईँको गीतहरूको भिडियोहरू आउँछ अनि भिडियोमा चाहिँ सिङ्गरमा श्रीकृष्ण लुइटेल मात्रै लेखिया हुन्छ कि न त्यहाँ पूर्वको सम्राट आउँछ न त्यहाँ बोकेदारी आउँछ बोगेदारी भनेर चिनिएको मान्छे आफ्नै नामको पछाडि बोगेदारी लेख्न किन पछि सरेको त्यहाँनिर चाहिँ होइन बोकेदारी भनेको मेरो एल्बम हो खासमा ए हजुर हजुर मेरो एल्बमको नाम बोकेदारी <laughs> हजुर हजुर टेलको बोकेदारी एल्बम पछाडि चाहिँ सबैले दारी पनि पालेको ए कारणले मलाई बोकेदारी बोकेदारी भनेर चिन्ने हो ए खासमा चाहिँ म सुकिसाल लुइटेलै हो बोकेदारी चाहिँ मेरो एल्बम हो र त्यतिखेर नुनतेल थिएँ नुनतेल काटेर अहिले लुइटेल भएँ र बोकेदारी मेरो एल्बम हो तर त्यो एल्बमबाट आएको जुन एउटा नाम बोकेदारी चाहिँ म चिनो लिएर खासमा चाहिँ म श्रीकृष्ण लुइटेलै हो र मलाई सानसानो नानीहरूदेखि लिएर सबैले प्रायःले भन्दा चिन्न थाल्नुभयो श्रीकृष्ण लुइटेल भनेको को भन्नुहुन्छ र भन्दा ए भन्नुहुन्छ त्यस कारणले पनि बोकेदारी चाहिँ मेरो एल्बम हो म चाहिँ श्रीकृष्ण लुइटेल हुँ भनेर फेरि म पहिलेकै ठाउँमा जस्तै हाम्रो सुगम पोखरेलले सुरुमा वान म्यान ब्यान्ड भनेर एउटा उहाँले वान एमबी भनेर राख्नु भएको थियो है पछि तर त्यो उहाँको एल्बमको नाम चाहिँ शून्य थियो तर वान एमबी भनेर उहाँ चिनिनु भयो कि सुरुमा तर पछि चाहिँ अब वान म्यान ब्यान्डबाटै चाहिँ साङ्गीतिक क्षेत्रमा पछिसम्मलाई दिगो रूपले जान नसकिने रहेछ भनेर उहाँले त्यो हटाउनु भएको थियो ठ्याक्कै त्यस्तै त्यस्तै रहेछ यहाँ पनि होइन मैले हटाउन चाहिँ कस्तो मिलेन भने अब त्यो मेरो अलिकति परिचय भयो क्या भोकेदारी चाहिँ एल्बम चाहिँ होइन यो भोकेदारी चाहिँ <laughs> त्यहाँले कि मैले यो काट्नु पऱ्यो होइन भने मैले यो बाँट्नु पऱ्यो अनि अहिले चाहिँ बिस्तारै अब बोकेदारी चिनि नै हाल्नुहुन्छ मैले नभने पनि तपाईँ बोकेदारी हो भन्नुहुन्छ र मैले श्रीकृष्ण लुइटेल भनेर आफ्नो नामलाई नै जोड दिइराखेको अब थोरै साङ्गीतिक केरियरतिर जाउँ श्रीकृष्ण लुइटेललाई एउटा गीतले खुब चर्चित बनायो बाँकी बर्दिया तिल छुराके बहिनी एक एक बर्दिया त्यो लामो समयपछि अर्को एउटा त्यस्तै त्यस्तै गीत आयो Jhapa Surunga I love you भनिदेऊ बहिनी नै त मर तर झापा सुरुङ्गाले बाँके बर्दियाको जुन छाप थियो नि जुन उचाइ थियो नि त्यो उचाइलाई केही हदसम्म भेट्न सकिन चुक्यो त्यो कुरा त मान्नुहुन्छ हजुर र अहिले फेरि नयाँ एउटा तपाईँले त्यस्तै खालको गीत ल्याउन आँट्दै हुनुहुन्छ बजारमा आउँदैछ आज हामी पहिलोपटक भिजन भेटमा श्रोतालाई श्रीकृष्ण लुइटेलको कोसेली भेट त्यो गीत पनि सुनाउनेछौँ थोरै यो गीतको बारेमा बताइदिनुहोस् न जुन नयाँ आउँदैछ नि स्टाइल मारेलु स्टाइल मारेलु यो गीतको बारेमा र यो गीतले चाहिँ बाँके बर्दियाको उचाइलाई भेट्न सक्छ कि सक्दैन सँगै मेरो अर्को कुरा पनि तपाईँलाई सक्छ एकदम अवश्य सक्छ किनभने यो एल्बमको मात्रै गीत नभएर एउटा भोजपुरी फिल्मको गीत हो स्टाइल मारेलु भन्ने भोजपुरी फिल्महरूका गीतमा एउटा मिठास पाइन्छ र त्यो फिल्मको फ्लेभरमा चाहिँ नि कम्पोज गरेर मैले गाएको चाँडै त्यो फिल्म आउला दुई हजारमा यो मतलब अहिले अठार हो अठार पछाडि चाहिँ यो उन्नाइसमा आउला ए सँगसँगै मलाई सोधिहाल्न मन लाग्यो तपाईँले यो चाहिँ गीत फिल्मका लागि भनेर चाहिँ गाउने सोच्नु भएको थियो कि गाइसकेपछि चाहिँ त्यो फिल्ममा गएको हो त्यो गाइसके पछाडि चाहिँ <laughs> <laughs> त्यो त अब गीतै बजारमा आइसकेको छैन त्यो भित्रभित्रै त्यति चर्चा कमाइसक्यो भित्रभित्र गइसक्यो थियो स्टाइल मारेलो भने थोरै यो गीतको बारेमा पनि थोरै केही बताउनुहोस् एउटा यो चाहिँ कस्तो भने अहिलेको यो फिल्ममा आउँदाखेरि फिल्मी शैलीमा आउँछ तर त्यसमा हामीले के एग्रिमेन्ट गरेको छु भने मैले फिल्ममा आउँदा फिल्मी शैली हिरो हिरोइनहरू नाच्छन् तर मेरो त्योभन्दा अगाडि मैले लन्च गर्न पाउनुपर्छ हामीले देखाउन पाउनुपर्छ र हाम्रो चाहिँ म्युजिक भिडियो कन्सेप्टमा चाहिँ स्टाइल मारेर भनेको फेसन गर्ने स्टाइल गर्ने डिजाइन देखाएर हिँड्ने लुगाका डिजाइन देखाउँदाखेरि आफ्नो संस्कार संस्कृति रहन सहनलाई पनि ख्याल गरौँ स्टाइल त्यति धेरै नमारौँ थोरै मारौँ तर संस्कारमा रहेर मारौँ भन्ने हिसाबले एउटा सन्देश दिएको छ एउटा त्यो लुगा अहिलेका लुगा हेरेका चाहिने विक्षिप्त बिजोग लुगा जाली यस्ता लुगा लगाउँदा मात्रै स्टाइल मारिँदैन भनेर एउटा सन्देश छ त्यो गानाको अन्तिममा आउँछ भिडियोमा चाहिँ फिल्ममा चाहिँ अब फिल्मको कथावस्तु हुन्छ कसरी जान्छ त्यो यो यो गीत चाहिँ कसरी सिर्जना गर्ने सोच बनाउनु भयो कि बाँके बर्दियाको लोभ लागिराखेको हो अहिले पनि होइन त्यसको त लोभ लागेको होइन जस्तै बाँके बर्दिया पछाडि धेरै वर्ष पछाडि झापा सुरुङ्गा आयो झापा सुरुङ्गाले बाँके बर्दियाको उचाइ सुन्न सकेन आफ्नो ठाउँमा छ किनभने अब मान्छेले झापा सुरुङ्गा भन्दाखेरि अलिकति आफ्नो ठाउँको मात्रै कुरो उठाउँदो रहेछ भन्ने भयो कि के भयो बाँकी बर्दिया चाहिँ अलिकति त्यो पनि ठाउँकै नाउँ हो तर सुन्दाखेरि थोरै शब्द बाँके बिहारी लाल अथवा यस्तो थोरै हिन्दी फ्लेभर आउने शब्द भएर पनि र त्यसभित्रको मसलाहरू पनि अलिकति राम्रो भएर यसमा पनि राम्रै थियो तर अब यो कसरी किन भएन त्यो दर्शक श्रोताको मन बुझ्न सकिँदैन त्यसको लोभले चाहिँ होइन तर एउटा त्यो भनेको नेपाली मैथिली हिन्दी मिक्स थियो बाँके भर्दिया हजुर हजुर यो चाहिँ प्योर भोजपुरी ओहो गजब लाग्यो अब थोरै यो गीतलाई हामी पहिलोपटक रेडियो भिजनमा प्रस्तुत गर्दैछौँ श्रोता तपाईँले थोरै गाइदिनुहोस् न है हामी सँगसँगै यो गीतलाई प्ले गर्छौँ पहिलोपटक रेडियो भिजनमा श्रीकृष्ण लिमिटेलको यो गीत तपाईँलाई श्रोता सँगसँगै श्रीकृष्ण लिमिटेलको आवाजमै करेलु हम तुम पे मरेलु मरेलू अरे चल चल चल चल चल चल गोरी गन्ने के खेत में दो चार पपिया मारेलू हो तोरा के पेट में अरे दो चार पपिया मारेलू हो तोरा के पेट में स्टाइल लू आ पहिलोपटक रेडियो भिजनमा स्टाइल मारेल्यो श्रीकृष्ण लुइटेलको यो गीत तपाईँले सुन्नुभयो हामीले पहिलोपटक नै तपाईँहरू समक्ष यो गीत श्रीकृष्ण लुइटेलको भिजन भेटमा पाहुना भएर आउँदा तपाईँलाई भेट थियो के कस्तो लाग्यो तपाईँले त्यो गीतको प्रतिक्रिया त हामीलाई सँगसँगै बाँड्नुहुन्छ अब थोरै हामी तपाईँको अहिलेकै योजनामा छौँ विगतभन्दा पनि भविष्यतर्फ छौँ अब तपाईँको नयाँ गीत आउँदैछ कि अर्को रिमेक गरेर फेरि हजुर हजुर एबाउ किन्देउ न जुन गीतले श्रीकृष्ण लुइटेललाई श्रीकृष्ण लुइटेल भनेर चिनायो किन फेरि पछाडि नै फर्किनु भएको पछाडि फर्केको होइन मैले अगाडि लानलाई पहिनी नाग्नु छ भने अलिकति ब्याग आएर कुद्नु पर्दो रहेछ हजुर होइन ब्याग आउँदाखेरि चाहिँ कता ब्याग गएको भनेर जस्तै भएको त म रनिङ गर्नलाई खोजेको कस्तो भयो भने त्यो त्यतिखेर चौध वर्ष लगभग भएछ क्यामेरा पनि अब त्यतिखेर जानिँदैन थियो लो क्वालिटीको क्यामेराबाट भिडियो सुट भएको थियो अहिले त्यो भिडियो हेर्नुहोस् युट्युबमा कदापि क्लियर पाइँदैन जस्तो लाग्छ मलाई चाहिँ अपलोड कतिजनाले छ त्यो डाउनलोड गर्दै अर्को क्वालिटीमा त्यतिखेर युट्युबै नेपालमा चलाउन थालेको थिएन कम्पनीको पनि युट्युब च्यानल थिएन केही पनि थिएन जसले मन लाग्यो जहाँबाट अपलोड छ र त्यतिखेर चौध वर्ष अगाडिका नानीहरू अहिले अठार उन्नाइस वर्ष पुगिसक्नुभयो भर्खर जन्मेको थियो भने पनि चौध पन्ध्र वर्ष पुगिसक्नुभयो उहाँले त्यो गीत सुन्नुभएको छैन सुन्न पाउनु भएको छैन भाइ बहिनीहरूले फेरि पनि उहाँहरूले सुन्नु पऱ्यो यो गीत किनभने यसमा सन्देश छ म्यासेज छ संस्कार छ आफू कसरी हिँड्नुपर्छ कसरी बस्नुपर्छ उठ्नुपर्छ भन्ने एउटा मिठो तरिकाले यसलाई प्रस्तुत गराइएको छ र आफ्नो संस्कार भुल्नु हुँदैन त्यति त्यति बिर्सिनु हुँदैन मान्छे जहाँबाट जता पुगे पनि आफूले आफूलाई जाँदै आफ्नो संस्कारभित्र बाँधेर राख्नुपर्छ भन्ने भएको सन्देश यति राम्रो सन्देश हो गीत अहिलेको नानीहरूले भएको छैन उहाँहरूले पनि सुन्नुहोस् केही कुरा सिक्नुपर्छ केही कुरा जान्नुपर्छ हेर्नुपर्छ त्यति राम्रो गीत नजाओस् भनेर फेरि त्यसलाई रिमेक त्यो सुरुमा तपाईँले निकाल्नु भएको थियो नि ए बाउ खिन्देउनु अब त्यो समयको त्यो निकाल्दाको गीत र अहिले सुरुमा त्यसलाई रिमेक गरेर अहिले फेरि निकाल्न लाग्दै हुनुहुन्छ डिफ्रेन्ट केही छ भिडियो बाहेकको है डिफ्रेन्ट भनेको छ हाम्रो टोटल्ली म्युजिक एरेन्ज चेन्ज ए हजुर एरेन्जमेन्ट चेन्ज हो त्यही भएर बाजाहरू कति बजेका थिएनन् बाजा बजाउने ठाउँ म त्यति धेरै ज्ञान थिएन कुन बाजा हाल्नुपर्छ थिएन अहिले धेरै ज्ञान छ बाजा धेरै चेन्ज छन् परिवर्तन छन् लाइभ बाजाहरू बजाइएको छ र त्यो पहिलेको जुन ट्याउँबाट यस्ता मतलब त्यो तरिकाको एरेन्ज थियो भने अहिले पुरै टोटल्ली चेन्ज छ मेलोडी त्यही बाजा गाजाहरू मात्रै हाम्रा सम्पूर्ण चेन्ज हुन् र यसको भिडियो पनि त्यो जमानाको म त्यति बेलाको भिडियोभन्दा अहिलेको भिडियोमा पनि टोटल्ली चेन्ज भएर आउँछ अहिलेको मान्छेले भटभटे कहाँ किनिमागेको छ त त्यतिखेरले कहाँ किनिमागेको थियो भन्ने त्यो एकदम सान्दर्भिक तरिकाले प्रस्तुत गराइएको छ भिडियो चाँडै आउँदैछ यसको पनि चाँडै भन्नाले कहिलेसम्ममा आउँछ होला यो तपाईँलाई असोज सातामा स्टाइल मारेलो पनि त्यो पनि दुइटै एकैचोटि सँगसँगै ब्याकग्राउन्डमा एउटा गीत बजिराखेको छ प्राविधिक मित्रले त्यो गीत उठाइसक्नु भएको छ तपाईँको केही समय अघि सामाजिक सञ्जालमा एकदम भाइरल भएको हो कि यो ब्याकग्राउन्डमा बजिराखेको गीत थियो कसरी भाइरल भयो भने पुरुष प्रस्तुति गृह दोलाबारी झापा भनेर आयो झापामा चाहिँ जे पनि हुँदो रहेछ भन्ने कुरालाई चाहिँ एकदम व्यापकता पायो यो ब्याकग्राउन्डमा बजिराखेको गीत यो कसरी तपाईँलाई यो कन्सेप्ट आयो त्यतिखेर अहिले पो तपाईँको यो गीत त बडो बजार तातिराखेको छ त होइन त्यो कस्तो त्यति बेला मेरो कहिलेकाहीँ त्यो दिमागमा केही प्रश्नहरू उब्जिन्छन् त्यतिकै बस्दाखेरि जस्तै यहाँबाट चन्द्रमा पुगेर आउँदाखेरि अहिले दुई हजार अठारमा छौँ भने आउँदाखेरि त पक्कै पनि दुई हजार उन्नाइस त हुन्छ चेन्ज हुन्छ जस्तै म उड्ने भएको भए कस्तो हुन्थ्यो होला यस्तो कुराले गर्दा गर्दै लोग्ने मान्छेले बच्चा भए कस्तो हुन्थ्यो भन्ने कन्सेप्ट आएको ए हजुर त्यो कन्सेप्ट पनि केमा आएको भन्दाखेरि न्युजहरू आइरहेको थियो विश्वभरिका मान्छेले विश्वमा जाने विश्वका टप टप वैज्ञानिकहरूले चाहिँ प्रयोग एक्सपेरिमेन्ट गरिरहनु भएको छ पुरुषबाट बच्चा निकाल्न त्यो समाचार सुनेको बेला मेरो दिमागमा के आयो भने नारी हिन्दू सम्प्रदायभित्र अथवा हाम्रा यी चाहिने अलिकति रूढिवादी चिजहरूलाई मान्ने उसमा जस्तै छेउपडी प्रथा छ होइन महिनावारी हुँदाखेरि चाहिँ गोठमै बस्नुपर्ने कति दिन त्यस्तो घिनलाग्दो ठाउँमा पऱ्यो ठाउँमा पुरा टोक्ने ठाउँमा नारीलाई किन यति हेला गरेको नारीलाई किन सम्मान नगरेको नारीलाई किन पूजाको दृष्टिकोणले नहेरेको यदि नारीलाई कुनै पुरुषले सम्मान गर्न सक्दैन नारीलाई आदर गर्न सक्दैन नारीको मान मनितो गर्न सक्दैन पूजा गर्न सक्दैन भने ए पुरुष हो बच्चा पाएर हेर नि पीडा के हो तिमीहरूलाई थाहा हुन्छ होइन भने सम्मान गर्न सिक उनीहरूलाई पनि दुख्छ छ उनीहरूलाई पनि गल्छन् उनीहरूको पनि माया हो उनीहरूको पनि मुटु छ मन छ त्यसको सम्मान गर्न सक्दैनौँ भने बच्चा पाएर हेर कस्तो हुन्थ्यो भने त्यो सन्दर्भमा लेखेको थोरै सुनौ न कस्तो हुन्थ्यो होला मैले लगाउँदा सिन्दुर पोते कस्तो हुन्थ्यो होला मैले नौ महिना भुँडी बोके राम राम राम राम भन्नु पर्ला मरुन्जेली कन्नु पर्ला कस्तो हुन्थ्यो होला गर्नु सक्छौ त <laughs> भनेर मैले क्वेसन गरेको अनि मैले पनि आफू सम्झिँदाखेरि त सक्दिनँ त यो सक्न सक्ने क्षमता छैन मसँग कुनै जाने डेभलप छैन त्यस्ता चिजहरू सक्दिनँ भने उनीहरूले त्यति दुःख गर्दा रहेछन् सम्मान गरौँ न यार भन्ने हिसाबले लेखेको मैले तर यो पछाडि छ सात वर्ष अगाडिको सुटिङ हो मेरो यो खासमा चाहिँ यो गीत हेरेपछि फेरि कसरी गाली गर्छ तपाईँले पनि श्रोता यो सामाजिक सञ्जालमा देखिरहनु भएको थियो भने अब तपाईँले थाहा पाउनु भएको थिएन भने यो तपाईँले सर्च गरेर हेर्नुभयो युट्युबमा भने तपाईँलाई थाहा पाउनुहुन्छ आजको भिजन भेटमा मेन तपाईँलाई ल्याउनुको कारण के थियो भने स्टाइल मारेलु पहिलोपटक हामीले कार्यक्रम मार्फत श्रोताहरूलाई भिजन भेट भिजन भेट कोसेली दिउँ र अब हामी कार्यक्रमबाट बिदा माग्दा माग्दै तपाईँको नयाँ आउँदै गरेको ए बाउ खिन्देऊ न बाटबाटै भन्ने गीत पनि छोड्दै जान्छौँ कार्यक्रमको अन्त्यतिर आइसकेका छौँ जाँदा जाँदै यो चाहिँ भन्नै पर्छ है अब मैले मेरो आगामी योजना यो छ यो चाहिँ अझै मेरो कोसेली श्रोताहरूलाई यो हुँदैछ भनेर जुन कुरा छोटो एक वाक्यमा भन्नुपर्दा के भन्नुहुन्छ म निरन्तर यही क्षेत्रमा लागिरहनेछु लागि परिरहेको छु मैले तपाईँहरूकै माया ममता हौसला प्रेरणाको आधारमा मैले काम गरिरहेको छु चाँडै मैले नयाँ नयाँ गीत लिएर आउँदैछु जस्तै स्टाइल मारेर एभा किन्दैन भरपट्टि पुरानो भयो भने रिमेक गरेर आउँदैछ र मेरो चाँडै नै तपाईँले नयाँ मेरो एउटा कमेडी सो पुरै टोटल फुल्ली मेसेज पनि पाउने हाँस्ने पनि चौतारी भन्ने प्रोग्राम हेर्न पाउनुहुनेछ र मलाई रेडियो रेडियोभिजनमा यसरी बोल्न दिनुभएकोमा धेरै धेरै धन्यवाद तपाईँलाई पनि दिन चाहन्छु र रेडियोभिजनको भिजन कसैले भेज नयाँ गीत राखिदिनु भएकोमा अझ धेरै आभार व्यक्त गर्न चाहन्छु उहाँ हुनुहुन्थ्यो श्रीकृष्ण मिडेल उहाँसँगको कुराकानी तपाईँलाई कस्तो लाग्यो अनि उहाँले आज लिएर आउनुभएको कोसेली तपाईँलाई कस्तो लाग्यो अनि हामीले दिएको कोसेली तपाईँलाई कस्तो लाग्यो तपाईँले आफ्नो प्रतिक्रिया शून्य तेइस पाँच पैँतालिस पाँच सय चौधमा राख्न सक्नुहुन्छ प्रविधि समिजनका निमित्त कविता श्रेष्ठजीलाई धेरै धेरै धन्यवाद तपाईँले यो समयसम्म हामीलाई सुनेर साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद मदन भण्डारी आजलाई भने बिदा चाहन्छु जाँदा जाँदै ए बा किन्देऊ न भटबटे फरक स्वादमा तपाईँलाई छोड्दै छुट्छु नमस्कार शुभरात्रि तिम्रा लागि बा चेनी गरिदिन्छु मर भने नि बा अहिले मरिदिन्छु भेडा बग्रा चराउने नि मै हो तीर्थ व्रत गराउने नि मै हो मरेपछि डढाउने नि मै हो गरुड पुराण लगाउने नि मै हो हुन्छ भन नै नभन बिन्ती नमस्ते ए बा किन्देऊ नाम भट भटे ए बा भट भटे ए बा किन्देउ न भट भटे ए बा किन्देउ न भट भटे चेली बेटी हुन भा नाइटो देखाउँछन् नभन्नु है मर्सु भन्दा उल्टै जिस्क्याउँछन् चौबन्दी र फरिया त बिर्से अर्काकै लुगा लगाउँछन् कपाल गेडी कुटुकै त बिर्से अर्काकै गीत गाउँछन् काटा लगा छनमा काँटा लगा काँटा लगा भन्छन् बा लगा तिनका मावा माले तिलाई भन्छन कि क्या हो छोरी छोटा छोटा लुगा ঘাটে এ বাত